ममता खानी हो आमा तिमी आँखा नानी हो आमा तिमी ममता कि खानी हो आमा तिमी बगाई खुन पसिना शीतल दि बगाई खुन पसिना शीतल दि सिचाउने पानी हो आमा तिमी ममताकी खानी हो आमा तिमी कि नानी हो आमा तिमी निश्चल माया निस्वार्थ मन छ निश्चल माया निस्वार्थ मन छ सदा परम ज्ञानी हो आमा तिमी ममताकी खानी हो आमा तिमी कि नानी हो आमा तिमी बुझ्छु भावना नबोल्दै मुखले बुझ्यौ भावना नबोल्दै मुखले बहु अन्तर्यामी हो आमा तिमी ममता कि हानी हो आमा तिमी आँखा कि नानी हो आमा तिमी चुसाउँदै आफ्नो सहारा लुटाउँदै चुसाउँदै आफ्नो सहारा लुटाउँदै जे छ सर्वदानी हो आमा तिमी ममता कि हानी हो आमा तिमी आँखा कि नानी हो आमा तिमी कृष्ण मानव खड्काको गजल सृजनासँगै स्वर्णिम प्रहरको नयाँ श्रृङ्खलाको टोका उगारे नमस्कार अनि आत्मीय स्वागत अभिवादन चौबिसै घण्टा सातै दिन प्रसारित प्रवासी नेपालीहरूको आवाज अनि टुकटुकी बन्न सफल नेपाली संचार अनलाइन रेडियोको साप्ताहिक साहित्यिक प्रस्तुति स्वर्णिम प्रहरको तेह्रौं बसाइमा प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण आत्मीयमन यो कार्यक्रम नेपाली संचार अनलाइन रेडियोसँगै डब्लु डब्लु डब्लु डट नेपाली संचार डट कम मार्फत तपाईँले चाहेको बेला अनि विश्वको जुनसुकै कुनामा रहेर पनि हरेक आइतबार मेलबोर्न अस्ट्रेलियाको समय दस बिस बजे तथा साँझ छ पन्ध्र बजे नेपाली समयमा सुन्न सक्नुहुनेछ साथै स्मार्टफोन प्रयोगकर्ता तपाईँले हाम्रो पात्र हो नेपाली क्यालेन्डर बिबिसी नेपाली सेवा नेपाल एफएम ट्युनिङ रेडियो आई नेपाली रेडियो इन्टरनेट रेडियो लगायतका मोबाइल एप्लिकेसन इन्स्टल गरेर पनि हामीलाई सुन्न सक्नुहुनेछ तपाईँकै मनको आवाज अनुभव र अनुभूति सँगालिएका सुन्दर साहित्यिक शब्द बाटिकाहरू साहित्यका सबै विधामा रचित सृजनाहरू वाचन हुनेछन् यो कार्यक्रममा पनि कार्यक्रमको पहिलो साङ्गीतिक सौगात स्वरूप गोविन्द मधुर आचार्यको शब्द सङ्गीत र स्वरलाई मिसाए चोली फाट्यो कियामा गीतपछि फेरि पनि हाजिर हुने नै छु सँगै रहनुहोला मेरो बाबाको वर्षौ बिते गयो आउँछु भन्दा भन्दै वर्षौ बिते गयो आउँछु भन्दा भन्दै मनै फाट्यो कि मेरी प्रियाको मनै फाट्यो कि मेरी প্রিয়াको चोली फाटुकी मेरी आमाको टोपी फाटुकी मेरो बाबाको परदेशमा परदेश आए धन कमाउने आसमा परदेश आए न त सन्तान साथमा न त धन कमाए न त सन्तान साथमा नचा धन कमाए कट्टु फाट्यो कि मेरो छोराको हरिया फाट्यो कि मेरी छोरीको वर्षौँ बित गयो आउँछु भन्दा भन्दै वर्षौँ बित गयो आउँछु भन्दा भन्दै मनै फाट्यो कि मेरी प्रियाको मनै फाट्यो कि मेरी प्रियाको चोली फाट्यो कि मेरी आमाको टोपी फाट्यो कि मेरो बाबा Ooh. Mm -hmm. बाबामा भन्न सकिए के छ बाबामा भन्न सकिएन बुढेसकालको लाठी बन्न सकि साथी बन्न सकिएन गुन्द्री फाट्यो कि मेरो रोटीको रुमाल फाट्यो कि साइली मैलीको वर्षौ बिते गयो आउँछु भन्दा भन्दै वर्षौ बिते गयो आउँछु भन्दा भन्दै मनै फाट्यो कि मेरी प्रियाको मनै फाट्यो कि मेरी प्रियाको चोली फाट्यो कि मेरी आमाको टोपी फाट्यो कि मेरो बाबा 哦。 मेटाएर देखाऊ सक्छौ भने हस्तरेखा मेटाएर देखाऊ सुख मात्र मिल्ने भाग्य लेखाएर देखाऊ सक्छौ भने हस्तरेखा मेटाएर देखाऊ सुख मात्र मिल्ने भाग्य लेखाएर देखाऊ के योजना गर्छौ मान्छे पुरा जिन्दगीको के योजना गर्छौ मान्छे पुरा जिन्दगीको भरे देख्ने सपना त बताएर देखाऊ सक्छौ भने हस्तरेखा मेटाएर देखाऊ सुख मात्र मिल्ने भाग्य लेखाएर देखाऊ अनि मात्र तारिफ गर्छु तिम्रो विज्ञानको अनि मात्र तारिफ गर्छु तिम्रो विज्ञानको लास उठाई त्यसलाई जिउँदो गराएर देखाऊ सक्छौ भने हस्तरेखा मेटाएर देखाऊ सुख मात्र मिल्ने भाग्य लेखाएर देखाऊ चाहे पुग अमेरिका चाहे साउदी कतार चाहे पुग अमेरिका चाहे साउदी कतार ए परदेशी याद बिना निधाएर देखाऊ सक्छौ भने हस्तरेखा मेटाएर देखाऊ सुख मात्र मिल्ने भाग्य लेखाएर देखाऊ तिम्रा सबै काला करतुत माफी दिउँला सरकार तिम्रा सबै सबै काला माफी दिउँला सरकार यसपालि साँच्चै विधान बनाएर देखाउ सक्छौ भने हस्तरेखा मेटाएर देखाउ सुख मात्र मिल्ने बाक्य देखाएर देखाउ तिम्रो प्यासको चुरी फुरी त्यो दिन हेर्छु मैले तिम्रो प्यासको चुरी फुरी त्यो दिन हेर्छु मैले एक निमेष मात्रै सागर सुकाएर देखाऊ सक्छौ भने हस्तरेखा मेटाएर देखाऊ सुख मात्र मिल्ने भाग्य लेखाएर देखाऊ पेप्सीकोला काठमाडौँका सर्जक जे सागर हाल अबुधाबी युएमा रहनुभएका स्रष्टाको गजेल थियो यो आत्मीयमन तपाईँ हुनुहुन्छ कार्यक्रम स्वर्णिम प्रहरमा नेपाली संचार अनलाइन रेडियो मार्फतको साप्ताहिक साहित्य कार्यक्रम स्वर्णिम प्रहरमा मेलबर्न अस्ट्रेलियाद्वारा सञ्चालित तथा नेपाल लगायत फ्रान्स युके मलेसिया युएसए इन्डियामा शाखा विस्तार भइसकेको प्रवासी नेपालीहरूप्रति लक्षित तथा टुकटुकी अनलाइन रेडियो नेपाली संचार अनलाइन रेडियोसँग हुनुहुन्छ तपाईँ चौबिसै घण्टा सातै दिन प्रसारण हुने छोटो अवधिमै दर्जनौ अवार्ड जित्न सफल अनि नेपाली अनलाइन रेडियो मध्ये सबैभन्दा बढी गुगल एप्लिकेसनमा उपलब्ध नेपाली संचार अनलाइन रेडियो भयो साथै तपाईँले डब्लु डब्लु डब्लु डट नेपाली संसार डट कम मार्फत हाम्रा अडियो कार्यक्रमहरू सँगसँगै नेपाली संसार अनलाइन टिभी पनि हेर्न सक्नुहुनेछ यति बेला म तपाईँकै सृजनाहरू वाचन गरिरहेको छु थुप्रै सृजनाहरू छन् आजको बसाइमा पनि यति बेला एउटा कविता उठाउँछु गिरिराज बास्कोटा हुनुहुन्छ रानी टार पाँच थरका स्रष्टा यति बेला उहाँको कविता म देश लेखिरहेछु प्रत्येक रङ्गीन सपनाहरूमा देश देखिरहेछु प्रत्येक श्वासमा प्रत्येक निशानीको गहिराईमा म देश खोजिरहेछु म देश लेखिरहेछु सगरमाथादेखि केचनासम्मको स्वाभिमान मेचीदेखि कालीसम्मका सपना च्याङथापुदेखि कञ्चनपुरसम्मका आवेगिला इतिहास म खोजिरहेछु अस्तित्वको नगरमा टनकपुर नालापानी सुस्ता छातीमा टाँसेर सुगौली सन्धिका पाना पाना निहालेर म फेरि देश लेखिरहेछु थाहा छैन म कहाँबाट आएँ पुर्खाहरूबाट आएँ तर मेरो देश छातीमा टाँसेर स्वयम्भूका आँखा आँखामा घसाएर हिम श्रृङ्खला र तलतलियामा सञ्जीवनी स्वप्निलता टर्काएर अखण्डताका उच्च कञ्चनजङ्घा उभ्याएर आस्थाको पाथिभरा सजाएर म फेरि देश लेखिरहेछु एकपल्ट पल्ट पल्टको शोषण युक्त गर्दै समय समयको मिठाई थुक्क थुक्क बनाएर काला दृष्टि ध्वस्त बनाउने रक्तशील आवेगीला चेतना जुर्मुराएर मधेस लेखिरहे माथि माथिको लाली गुराँस काडे भ्याकुर डाँफे निहाले र लालुपाते सिम्मल आँखामा नचाएर गैडा र पाटे बाघ दृष्टिबोधन सजाएर स्वाभिमानी श्रमताको शालीनता खोज्दै युगिन सापेक्ष सुन्दर पछ्याउँदै भातृत्व र एकताको घोष गरेर शान्ति न्यायको झङ्कार सिञ्चित गरेर वृद्ध साक्षी राखी म मेरो देश लेखिरहेछु हो मेरो देश लेखिरहेछु गिरिराज बासकोटा हुनुहुन्थ्यो रानी टार पाँच थरका श्रेष्ठ उहाँले पनि मिठो कविताका लागि धेरै धेरै धन्यवाद यति बेला तपाईँकै सृजनाहरू वाचन गरिरहेको छु कार्यक्रम स्वर्णिम प्रहरको तेह्रौँ बसाइमा हुनुहुन्छ प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण यति बेला एउटा मुक्त उठाउँछु अनुराग शेखर बर्दियाका सर्जक हुनुहुन्छ उहाँको मुक्त यो चरणमा हेर्दै जाऊ प्रिय म भूत बनेर आउँछु हेर्दै जाऊ प्रिय म भूत बनेर आउँछु यो दुनियाँसँग लड्न मजबुत बनेर आउँछु हेर्दै जाऊ प्रिय म भूत बनेर आउँछु यो दुनियाँसँग लड्न मजबुत बनेर आउँछु जब अदालतमा मेरो मृत्युको वकालत हुनेछ जब अदालतमा मेरो मृत्युको वकालत हुनेछ हेर्दै जाऊ प्रिय म भूत बनेर आउँछु यो दुनियाँसँग लड्न मजबुत बनेर आउँछु जब अदालतमा मेरो मृत्युको वकालत हुनेछ हो म आफै त्यहाँ ठोस बनेर आउँछु हेर्दै जाउ प्रिय मभूत आउँछु अनुराग शेखर बर्दियाका स्रष्टा हुनुहुन्छ अनुराग शेखर बर्दियाका स्रष्टालाई पनि धेरै धेरै धन्यवाद यो मिठो मुक्तक सृजनाका लागि आत्मीय मन यति बेला कार्यक्रमको दोस्रो साङ्गीतिक सौगात स्वरूप राजपाल राईको आवाज डाक्टर कृष्ण हरि शब्द गैरे सुरेशको सङ्गीत मिसाए चलचित्र नाइन भन्नु ल टुबाट फेरि फेरि नाइन भन्नु ल गीतपछि तपाईँ माझ फेरि पनि हाजिर हुने नै छु हामी सँगै रहनुहोला जिउने मर्ने चाहना छ मेरो तिमीसँग जिउने मर्ने चाहना छ मेरो फेरि फेरि नैन भन्ला फेरि फेरि फेरि न भन्ला see me. उसले सधैँ आश्वासनका कुरा देखायो न आधा देखायो न त पुरा देखायो उसले सधैँ आश्वासनका कुरा देखायो सपनाहरूको झोला बोकेर सहर पसेको छु सपनाहरूको झोला बोकेर सहर पसेको छु न आधा देखायो न त पुरा देखायो उसले सधैँ आश्वासनका कुरा देखायो सपनाहरूको झोला बोकेर सहर बसेको छु लाग्दैछ सपनाहरू ती अधुरा देखायो न आधा देखायो न त पुरा देखायो उसले सधैँ आश्वासनका कुरा देखायो सुन्दर शेर्पाली बिन्दास रुगा दुई गनखोला रुखुमका सर्जक हुनुहुन्थ्यो आकाशमा नेपाली पनि सूचना र मनोरञ्जनको भिन्नै संसार अस्ट्रेलिया मेलबोर्नद्वारा सञ्चालित चौबिसै घण्टा दिन निरन्तर सूचना र मनोरञ्जन दिन यहाँहरूको माझ इन्टरनेटको माध्यमबाट मोबाइल तथा कम्प्युटरमा प्रभावबाट प्रसारित पहिलो गौभाषिक रेडियो नेपाली संसार अनलाइन रेडियोसँग हुनुहुन्छ तपाईँ साथै डब्लु डब्लु डब्लु डट नेपाली संसार डट कम मार्फत हाम्रा हामीलाई सुन्दै हुनुहुन्छ साथै नेपाली संसार अनलाइन टिभी पनि हेर्दै हुनुहुन्छ आत्मन यति बेला म तपाईँकै सृजनाहरू उठाइरहेको छु यो बसाइमा एउटा लघु कथा उठाउँछु यो नेपाल हो नेपाल शीर्षकको लघु कथा कुमार जोशी विराटनगर आर लन्डनमा रहनुभएका स्रष्टाको कथा यो नेपाल हो नेपाल यो चरण झण्डै पन्ध्र वर्षको वैदेशिक जीवन पश्चात करण आज सधैँका लागि स्वदेश फर्किएको छ आफ्नो देश फर्किएकोमा उसलाई गर्व पनि छ नहोस् पनि कसरी स्वदेशको मायाले दिनौ उसलाई सताइरहन्थ्यो तडपाइरहन्थ्यो स्वदेशको पीडा कस्तो हुन्छ स्वदेशमा बस्नेहरूलाई होइन विदेशमा बस्नेहरूलाई सोध भन्ने गर्थ्यो करण काठमाडौँ आएको भोलिपल्टै उसका साथीहरू करणलाई भेट्न आउन थाले विदेशका बारेमा सोधपुछ गर्न थाले करणले पनि विदेशका सबै यथार्थता बताउँदै भने विदेश भनेको सिस्टम अनुशासन र कर्ममा चल्ने चलेको देश हो जुन देशले यी शत्रुहरूलाई पछ्याउँछ त्यो देशले पक्कै पनि कुनै अरू बाहिरी मुलुकको राख्नु पर्दैन यस्तै भलाकुसारी पश्चात सबै साथीहरू पछि भेट्ने बाचा गरी बिदा लिँदै गए उसँग पनि अब उसका एकदमै मिल्ने मित्र दिनेश मात्र थियो दिनेशले भन्यो जाउँ हिरकरण आज म तिमीलाई काठमाडौँ घुमाउन लैजान्छु तिमीले काठमाडौँ नघुमेको पनि त पन्ध्र वर्ष भयो अब हाम्रो काठमाडौँले पनि धेरै काँचुली फेरिसक्यो नि करण आफ्ना आमालाई आमालाई सोधेर काठमाडौँ घुम्न भने दिनेशसँग बाहिर निस्क्यो दुवै बसमा घुम्दै थिए कुनै एउटा सज्जनले बसभित्र चुरोट सर्कायो चुरोटको धुवाको असरले कोही खोक्न थाले करणले उसलाई चुरोट नपिउन अनुरोध गर्दा करणले जवाब पायो यो नेपाल हो नेपाल यहाँ जे गर्दा पनि हुन्छ काठमाडौँ मलमा घुमाउन भनी दिनेशले करणलाई त्रिपुरेश्वर ओराले मानिसहरूले भिडभाडले करणलाई असह्य बनायो जेब्रा कर्सिङ छ तर त्यसको पालना कसैले नगरेको देख्दा करणलाई विरक्त लाग्यो बाटो कसरी काट्ने जेब्रा कर्सिङमा पनि कुनै वाहनहरू रोकिँदैनन् ज्यानलाई हत्केलामा लिएर बल्ल बल्ल करणले बाटो काट्यो ठुलो सास लिँदै करण पतपतायो कस्तो हो यो देशको ट्राफिकको नियम जेब्रा कर्सिङ किन र यो कसको लागि त्यो जेब्रा क्रसिङ बनाएको के मतलब जेब्रा क्रसिङ छ तर खै त्यसको पालना भिडभाडबाट कसैले भन्यो यो नेपाल हो नेपाल एकैछिनमा ट्राफिक जाम सडकमा बस कार ट्याक्सीको टा ताती लाग्यो सबै वाहनहरूले आफ्नो हनको प्रदर्शन गरे नोइज पोल्युसन भएको अनुभव गरे कारणले अब उसले मनमनै भन्यो कस्तो अचम्म हर्न बजाउँदैमा ट्राफिकको समस्या हल हुने हो र जवाफमा पनि आफैले दियो यो नेपाल हो नेपाल यहाँ जे पनि हुँदो रहेछ कुमार जोशी हुनुहुन्थ्यो विराटनगर हाल लन्डनमा रहनुभएका स्रष्टाको यो नेपाल हो नेपाल शीर्षकको लौ कथा यो वसाईमा उठाएको थिए कुमार जोशीप्रति पनि हार्दिक कृतज्ञता यो लघुकथा सृजनाका लागि यति बेला नवल परासीका श्रेष्ठ श्यामराज राणा भाटको गजल उठाउँछु यो चरणमा बित्यो सारा जवानी अरबमा बित्यो सारा जवानी अरबमा भयो भैस खरानी अरबमा बित्यो सारा जवानी अरबमा भयो भैस खरानी अरबमा भोलिको आशामा अधेरो छ आज भोलिको आशामा अधेरो छ आज लेख्दिन कहीँ बिहानी अरबमा बित्यो सारा जवानी अरबमा भयो वैस खरानी अरबमा चुइने त्यो छानो फेर्ने रहरले चुइने त्यो छानो फेर्ने रहरले रगत पसिना लगानी अरबमा बित्यो सारा जवानी अरबमा भयो वैस खरानी अरबमा रुँदैछौ तिमी त्यही भिर पाखा रुँदैछौ तिमी त्यही भिर पाखा माम भुल्दैछु जानी जानी अरबमा बित्यो सारा जवानी अरबमा भयो वैस खरानी अरबमा यो मनले त आजै जाउँ भन्छ फर्की यो मनले त आजै जाउँ भन्छ फर्की बस्दैछु नमानी नमानी अरबमा बित्यो सारा जवानी अरबमा भयो भैस खरानी अरबमा नवल प्रासीका स्रष्टा श्यामराज राणाबाट पनि मिठो अनि मार्मिक गजल सृजनाका लागि हार्दिक कृतज्ञता यति बेला कार्यक्रमको तेस्रो साङ्गीतिक सौगात छ बरु यो ज्यानको बाजी दुर्गा खरेलको आवाजभित्र अमृत रेग्मीको शब्द अर्जुन पोखरेलको सङ्गीतलाई मिसाए बरु यो ज्यानको बाजी गीतपछि फेरि पनि अन्तिम चरणमा हाजिर हुने नै छौँ सँगै रहनुहोला Eso no. छ मलाई दुखैले Should I बनाएर मन्दिर बनाएर भगवान बनाएर के पायो आमा सन्तान बनाएर मन्दिर बनाएर भगवान बनाएर के पायो आमा सन्तान बनाएर देश विकास नहुनुको कारण यो देश विकास नहुनुको कारण यो हो देशलाई युवा बेच्ने दोकान बनाएर मन्दिर बनाएर भगवान बनाएर के पायो आमा सन्तान बनाएर कसरी हुन्छ समानता महल उचालेर कसरी हुन्छ समानता महल उचालेर होचा होचा झुपडीलाई चिहान बनाएर मन्दिर बनाएर भगवान बनाएर के पायो आमा सन्तान बनाएर भन्थे बुढापाका यो देशमा विद्वान आउँछ भन्थे बुढापाका यो देशमा विद्वान आउँछ अनि देश सम्याउँछ मैदान बनाएर मन्दिर बनाएर भगवान बनाएर के पायो आमा सन्तान बनाएर जुनै जोगी आए पनि कानै चिरिएका नेताज्यू जुनै जोगी आए पनि कानै चिरिएका नेताज्यू उखान होइन देखाओ संविधान बनाएर मन्दिर बनाएर भगवान बनाएर के पायो आमा सन्तान बनाएर केशव चापागाई सोयाकाठ इलाम हाल दक्षिण कोरियामा रहनुभएका स्रष्टाको गजल सृजनासँगै फेरि पनि आत्मीय सहयोग गरे कार्यक्रम स्वर्णिम प्रहरको तेह्रौं बसाईमा साथमा छौं प्रविधिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम बेलामा तपाईँकै सृजनाहरू वाचन गरिरहेको छु यो चरणमा पनि थुप्रै सृजनाहरू छन् तिनै सृजनाहरू वाचनको क्रममा यति बेला एउटा कविता उठाउँछु लोकतन्त्र शीर्षकको सुजन सेलिङ लोमाहिम साइला हुनुहुन्छ उहाँको कविता यो चरणमा लोकतन्त्र त्यो देशको मान्छेले विचार राख्दा विचार लिँदा विचारमा हिँड्दा विचारका कुरा किन्दा बेच्दा उसले स्वतन्त्रता पाउँछ हो त्यो लोकतन्त्र मान्छेलाई मान्छेको रूपमा गनिन्छ मान्छेलाई निचबाट टाढा राखिन्छ मान्छेलाई मन्दिरमा रोकिँदैन मान्छेलाई पानी पधेरोमा रोकिँदैन मान्छेलाई पौवा र पार्टी स्कुलमा रोकिँदैन मान्छेलाई वर्णमा हेरिँदैन मान्छेले मान्छेलाई बुझिँदैन मान्छेले मान्छेलाई दास बनाइँदैन मान्छेले आफ्नो कुलदेवको पूजा गर्छ जहाँ त्यस्तो सभ्य समाज हो त्यो लोकतन्त्र जहाँ सानाको कुरा सुनिन्छ जहाँ ठुलाको आदर हुन्छ जहाँ सबैले देश बुझ्ने मौका पाउँछन् जहाँ देश विकासमा समानताको सिप पाउँछ जहाँ वर्गीय वर्गीयतामा विभेद हुँदैन जहाँ असहायहरूले सहायता पाउँछन् जहाँ त्यस्तो सुन्दर समाज छ हो त्यो लोकतन्त्र त्यो ठाउँमा भाषण होइन धेरै काम गरिन्छ त्यो ठाउँमा आदर्शलाई भन्दा कामको मान्यता छ त्यो ठाउँमा वास्तविक श्रमको मूल्य पाइन्छ त्यो ठाउँमा जोत्नेको जमिन हुन्छ त्यो ठाउँमा किसानले फलको मूल्य पाउँछ त्यो ठाउँमा आफ्नै मुलुक पराए भनेर बस्नु पर्दैन त्यो ठाउँमा त्यस्तो प्रबुद्ध समाज छ हो त्यो लोकतन्त्र हो त्यो लोकतन्त्र जहाँ समृद्ध राष्ट्र सुजन सेलिङ लुङमा हिमसाइलाको लोकतन्त्र शीर्षकको कविता यो चरणमा वाचन गरे उहाँलाई पनि मिठो सृजनाका लागि धेरै धेरै धन्यवाद यति बेला कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ गोकर्ण कोइराला ढुङ्ग्रे खोला चार सरलाई हाल अफगानिस्तान कान्दाहारमा रहनुभएका श्रष्टाको गीत कार्यक्रमको अन्तिम चरणमा उठाउँछु विदेशी सानै छँदा धन कमाउने आशमा विदेशी सानै छँदा धन कमाउने आशमा परदेशीको व्यथा गाह्रो अहिले छु मलासमा विदेशी सानै छँदा धन कमाउने आशमा बुझ्ने यहाँ कोही छैन दुःख पोख्ने ठाउँ साथी सङ्गी याद आउँछ अनि प्यारो गाउँ बिताउँदैछु रात मेरो दुःख लाग्दो बासमा परदेशीको व्यथा गाह्रो अहिले छु म लासमा विदेशी सानै छँदा धन कमाउने आसमा परदेशीको व्यथा गाह्रो अहिले छु म लासमा जसो जसो तसो चलाउँदैछु यो दुखित जिन्दगानी फर्की चाँडै घर जाने हुन्छ कहिले बिहानी आशै आसमा रित्यो साँच्चै भयो बिना भयो जीवन लासमा परदेशीको व्यथा गाह्रो अहिले छु म लासमा विदेशी सानै छँदा धन कमाउने आशमा परदेशीको व्यथा गाह्रो पहिले छुम गोकर्ण कोइराला ढोङ्ग्रे खोला चार सर्लाहीका सर्जक हुनुहुन्थ्यो हाल अफगानिस्तान कान्दाहारमा रहनुभएका श्रोता यसका साथै स्वर्णिम प्रहरको यो बसाई पनि भिट मार्ने बेला भयो आत्मीय मन तपाईँलाई स्वर्णिम प्रहरको तेह्रौं बसाई कस्तो लाग्यो तपाईँका सल्लाह सुझाव प्रतिक्रिया अनि विभिन्न विधागत सृजनाहरू पठाउन नभुल्नुहोला जसका लागि हाम्रो इमेल ठेगाना साथी हजुरको एट जिमेल डट कम एसएटिएचआइएचएजेयुआरकेओ एट जिमेल डट कम त्यस्तै गरी रेडियो एट नेपाली संसार डट कम आरएटिआईओ एट एनइपिएलआई एसएनसिएचएआर डट कम मार्फत त्यस्तै गरी फेसबुकमा स्वर्णिम प्रहर एसडब्लुएआरएनआइएमपिआरएएचएआर नामक दुई फेसबुक प्रोफाइल र पेज पनि अनि डब्लु डब्लु डब्लु डट फेसबुक डट कम स्ल्यास नेपाली सञ्चार अस्ट्रेलिया मार्फत पनि हामीसँग सहयात्रा तय गर्न सक्नुहुनेछ एउटा जानकारी स्वर्णिम प्रहरका अबका अङ्कहरू नेपाली संसार अनलाइन रेडियोसँगै डब्लु डब्लु डट मेरो मनको साथी डट ब्लक स्पोर्ट डट कम डब्लु डब्लु डब्लु डट एमइआरओएमएनकेओएसएटिएचआई डट बिएलओजिएसपिओटी डट कम मार्फत तपाईँले चाहेको बेला कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ यतिन्जेल आफ्नो महत्वपूर्ण समय खर्चिएर स्वर्णिम सँगै रहनुभयो नेपाली संसार अनलाइन रेडियो सँगै रहनुभयो धेरै धेरै धन्यवाद हामी बीचको आत्मीयतालाई अझ निकट बनाउने माध्यम नेपाली संसार अनलाइन टिम अस्ट्रेलियाप्रति हार्दिक आभार यति बेला कार्यक्रमको अन्तिम चरणमा यही हप्ता भएको माता तीर्थ औँसीको सम्पूर्ण नेपाली नेपाली आमाहरूप्रति समर्पित गर्दै आमा तिम्रो द स्मृति ब्यान्डको गीत तपाईँ माझ छोड्दै प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण उजेलिन्छौँ तपाईँको यो हप्ता सुखद अनि सृजनशील बनोस् अर्को हप्ता भेट्ने बाचासँगै छुट्यौं नमस्कार Oh.